को छ भेट जाँछु दुबईले देख्ने किन मैले तिम्रो मुख नदेख्ने सानो कहाँ छ मेरी सानो कहाँ छो एकैचोटि मुख धोको छ जहाँ छो चोटि नि धोको छ बेटा जहाँ जान्थे हाँसन भनिदिए सानो कहाँ छौ मेरी सानो कहाँ छौ एकैचोटि मुखेर्ने धोको छ भेटा जहाँ छौ निर्दायी बन्दिए खोज्दै जान्थे हाँसन भनिदिए सानो कहाँ छौ मुखेर्ने धोको छ भेट जहाँ छौ मेरी सानो कहाँ छौ एकैचोटि मुखेर्ने धोको छ भेट जहाँ छौ ढोको छ भेटा जाँछु देख्न त पाउँछु स्वर्गमा भा म पनि पियाउँछु सानो कहाँ छ मेरी सानो कहाँ छौ एकैचोटि मुखेर्ने धोको छ भेटा छ मेरी नि धोको छ बेटा जहाँ छौ